रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नशारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने बस्ने सुन्निने घुँडा खिएको हात घुँडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्शल इम्पोरियममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com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 सुशील कोइराला र संयुक्त राष्ट्र संघका महासचिव वान किमोन बेच भेटवार्ता भएको छ भेट भएको भेटवार्तामा नेपालको लोकतन्त्र शान्ति र संविधानका विषयमा छलफल भएको थियो भेटमा महासचिव मोहनले शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिनुभएको थियो शान्ति सेनामा महिलालाई समावेश गर्न राष्ट्रसङ्घले प्रोत्साहन गरेको उहाँले बताउनुभयो उहाँले नेपालको आर्थिक विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो कोइरालाले भने नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो नेपालको राजनीतिक प्रक्रिया सकारात्मक रूपमा चलिरहेको भन्दै उहाँले संविधान लेखन प्रक्रियामा नेपालका दलहरू लागि परेको बताउनु भएको थियो कोइरालाले चाँडै लोकतान्त्रिक संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो भेटमा कोइरालाले मनलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो Thank एकीकृत नेकपा माओवादी नेकपा माओवादी सहितका पाँचवटा कम्युनिष्ट पार्टी बीच राष्ट्रिय राजनीतिक अभियानमा कार्यगत एकता गर्ने सहमति भएको छ एकीकृत माओवादीको पार्टी कालेकोटी बसेको पाँच कम्युनिष्ट पार्टीको बैठकले अभियानको विस्तृत कार्ययोजना तयार गर्न पाँच सदस्यीय समिति गठन गरेको छ समितिमा कृष्ण बहादुर महराज टिका विक्रम हमाल रामसिंह श्रेष देव गुरुङ र देशरण यादव रहनु भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो समितिले कार्यगत एकताको नाम यसको नेतृत्व कार्यविधि राजनीतिक उद्देश्य र संघर्षका कार्यक्रमहरू तयार गर्नेछ समितिले तयार गरेको कार्ययोजना अनुसार असार बाह्र गते बैठक बसेर घोषणा गरिने थापाले जानकारी दिनुभयो समितिमा एकीकृत नेकपा माओवादी सहित मोहन वैद्य नेतृत्वको नेकपा माओवादी नेकपा एकीकृत मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीको पार्टीका एक एकजना सदस्य सहभागी छन् भोलि हुने सभा सदस्य उपनिर्वाचनमा मतदाता परिचय पत्र नलिए उपस्थित हुनेहरूले पनि मतदान गर्न पाउने भएका छन् परिचय पत्र नभए अन्य परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ फोटोसहितको मतदाता नामावलीमा नाम रहेको तर मतदान गर्न परिचय पत्र नभएको अवस्थामा मतदाता नावलीमा रहेको नाम र विवरणसँग मेल खाने कुनै पनि परिचय पत्रका आधारमा भोट हाल्न दिइनेछ प्रवक्ता महेश्वरी नेउपानेले नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा सुवारी चालक अनुमति पत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्था तर्फबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विर सहितको अन्य कागजातको आधारमा पनि मतदान गर्न दिइने जानकारी दिनुभयो आयोगले काठमाडौँ क्षेत्रमा दुई चितवन चार बर्दिया एक र कैलालीसम्म हुने उपनिर्वाचनमा विद्युतीय मतदानबाट गरिनेछ विश्व संगीत दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन एक्काइस तारिकका दिन विशेष साङ्गीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ संगीत दिवसको सुरुवात सन् उन्नाइस सय बयासीमा फ्रान्सबाट भएको मानिन्छ त्यसै त सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका विभिन्न एक सय दसवटा भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ नेपालमा संगठित र औपचारिक रूपमा संगीत दिवस मनाउन थालिएको धेरै भएको छैन दिवसको अवसरमा नेपाल सांगीतिक संघले दिउँसो काठमाडौँमा विशेष कार्यक्रम विशेष कार्यक्रम गर्दैछ चालिसजना कलाकारले विभिन्न प्रस्तुत दिने कार्यक्रममा साङ्गीतिक क्षेत्रका चारजना व्यक्तित्वलाई सम्मान गरिँदैछ वरिष्ठ गीतकार रत्न शमशेर थापा सङ्गीतकार दिपक सम्म गायिका मिरा राणा र वाद्यवादक नोर्बु छिरिङलाई सम्मान गरिने संघका सचिव सन्तोष श्रेष्ठले जानकार दिनुभयो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 झुकाउने प्रयास अन्तर्गत टास्क फोर्स गठन गरिएको हो यो अभियानमा मौरीको नयाँ वासस्थानका लागि असी लाख डलर खर्च गर्ने लगायतका योजना समेटिएको छ मौरीको संख्या वृद्धि गर्नका लागि नयाँ वासस्थान स्थापना गरेका पाँच राज्यका किसानलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ अमेरिकी राष्ट्रपति बारक ओबामाले टास्क फोर्सलाई प्राग सेसनमा महत्वपूर्ण योगदान दिने मौरी लगायतका किराको संख्या घट्न नदिन छ महिनाभित्र आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ अनुवंशी विविधतामा क्षति पर्याप्त प्राकृतिक आहारमा कमी र कीटनाशक औषधिको प्रयोग लगायतका कारण अमेरिकामा गएको हिउँदमा मौरीको संख्यामा तेइस प्रतिशतले कमी आएको पाइएको थियो मौरीले अमेरिकी कृषि बालीमा पन्ध्र अरब डलर बराबरको मूल्य थप गर्न योगदान गर्ने गरेको अनुमान छ खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज राति समूह एफ र जीका खेल हुँदैछन् समूह एफको दोस्रो चरणको खेलमा राति पाउने दस बजे अर्जेन्टिना र इरान भेट्दैछन् अर्जेन्टिनाले पहिलो खेलमा नवप्रवेशी टिम बोस्निया हर्ज गोविनालाई दुई एकले हराएको थियो विश्वकप अन्तर्गत समूह जीको खेलमा राति पाउने एक बजे जर्मनीले घानाको सामना गर्दैछ पहिलो खेलमा पोर्चुगललाई चार सुनाको फ्राकिलो अन्तले हराएसँगै जर्मनी नेदरल्याण्ड्स पछि उपाधिको प्रमुख दावीदार भएको अड्कल गरिएको छ थोमस मोरले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेसँगै जर्मनी निकै फर्ममा रहेको देखिन्छ बहुप्रतीक्षित खेलाड़ीका रूपमा रहेका मेरोस्लाभ क्लोज घाना विरूद्ध मैदानमा उत्रदै कीर्तिमानी गोल गर्ने अपेक्षा गरिएको छ यता घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो विश्वकप अन्तर्गत समूह एफको दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पाउने चार बजे नाइजेरिया र बोस्निया हर्ज गोभिना भेट्दैछन् नाइजेरिया तुलनात्मक रूपमा बलियो एवं अनुभवी टिम भए पनि पहिलो खेलमै अर्जेन्टिनासँग दुई एकको सम्मानजनक हार बिहोरेको बोस्निया गोविनाले कडा टक्कर दिने अनुमान गर्न सकिन्छ यो खेलमा पराजित भए नाइजेरियाको दोस्रो चरण प्रवेशको सम्भावना कमजोर हुनेछ यसैबीच इङ्ल्याण्ड छप्पन्न वर्षपछि विश्वकप फुटबलको पहिलो चरणबाट बाहिरिएको छ समूह डीको गैराती भएको खेलमा इटालीलाई एक शून्यले हराउँदै कोष्टारिका अन्तिम सोह्रमा पुगेपछि यो समूहको इङ्ल्याण्ड विश्वकपमा बाहिरिएको हो यसअघि इङ्ल्याण्ड सन् उन्नाइस सय अन्ठाउन्नको विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो आइसल्याण्ड र इङ्ल्याण्ड यो समूहमा इटाली र उरुग्यसित पराजित भएको थियो अब यो समूहका इटाली र उरुग्य बीच हुने खेलको विजेता अन्तिम सोह्रमा पुग्नेछ यसै बीच फ्रान्सले विश्वकप फुटबलको दोस्रो खेलमा आज बिहान स्विजरल्याण्डलाई पाँच दुईको फ्राकिलो अन्तरले हराउँदै प्री क्वार्टर फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ समूह एकको आफ्नो पहिलो खेलमा फ्रान्सले हन्डुरसलाई तीन शून्यले हराएको थियो यस्तै इनर भ्यालेन्सिया एकले दुई गोल गरेपछि विश्वकप फुटबलमा इक्वेटरले हन्डुरसलाई हराएको छ आज बिहान भएको खेलमा हन्डुरसलाई दुई एकले हराउँदै इक्वेडरले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ सबैले दुई खेलिसकेको यो समूहमा फ्रान्सको छ अङ्क छ स्विजरल्याण्ड र इक्वेडरको समान तीन अङ्क रहेको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र संघका महासचिव अन के मोनबीच भेटवार्ता राजनैतिक विषयवस्तुका बारेमा छलफल पाँचवटा कम्युनिष्ट बीच राष्ट्रिय राजनीतिक अभियानमा कार्यगत एकता गर्ने सहमति उपनिर्वाचनमा मतदाता परिचय पत्र नभएकाले पनि मतदान गर्न पाउने मौरीको संख्या घट्नबाट रोक्न अमेरिकामा अभियान सुरु मौरी जोगाउने प्रयासमा टास्कफोर्स गर्छन् र विश्वकप फुटबलमा आज अर्जेन्टिना र इरान तथा जर्मनी र घाना भिड्दै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे